समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो राष्ट्रीय गौरव प्रवासी नेपाली को एक प्रवासी डट कट कट मैले माया गर्न जानी नहोला कार्यक्रम प्रवासी टप टेन उत्कृष्ट दस गीतहरूको सङ्गालो हरेक शुक्रबार राति आठ बजेदेखि नौ बजेसम्म प्रवासी अनलाइन रेडियोबाट प्रसारण हुने कार्यक्रम प्रवासी टप टेन सुन्न नभुल्नुहोला पार्यो मार्यो मलाई हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियो नमस्कार प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम प्रवासी टप टेनमा यहाँहरूलाई हार्दिक स्वागत छ हाम्रो कार्यक्रम हरेक शुक्रबार युए समयअनुसार बेलुकी आठ बजेदेखि नौ बजेसम्म डब्लु डब्लु डब्लु डट प्रवासी अनलाइन डट कम मार्फत सुन्न सक्नुहुनेछ आजको यस कार्यक्रममा हामी दस उत्कृष्ट गीतहरू यहाँहरूलाई प्रस्तुत गर्नेछौँ भने हामीलाई प्राप्त भएका म्यासेज तथा डेडिकेसनहरू पनि प्रस्तुत गर्नेछौँ अबको एक घन्टा यहाँहरूको साथ पाउने आश गर्दै कार्यक्रमको पहिलो साङ्गीतिक प्रस्तुति यहाँहरूलाई हामी राख्दैछौँ दिल चोरेर नजाऊ नेपाली चलचित्र पद्मिनीको गीत यस गीतलाई रिक्वेस्ट गर्नुभएको छ पदम थापा दुवै जाबेललीबाट र उहाँले पत्नी साथ मोरङमा बस्ने सम्पूर्ण घर परिवार तथा धनकुटामा बस्ने आफ्नो जीवनसाथी सुस्मितालाई अनि प्रवासी अनलाइन रेडियोका सम्पूर्ण टिमलाई यो गीत सुनाउन चाहन्छु भन्नुभएको छ धन्यवाद पदम थापाजी तपाईँले प्रवासी अनलाइन टिमलाई पनि डेडिकेट गर्नुभएकोमा प्रस्तुत छ पदम थापाको रोजाइको यो गीत चलचित्र पद्मिनीबाट दिल छोडेर नचाऊ बरु मारेर जाऊ मर्नु न बाँच्नु पारेर नजाऊ छोडेर नजाऊ बरु मारेर जाऊ मर्नु नबाच्नु जाओ नजाऊ छोडेर नजाऊ बरु मारेर जाऊ मर्नु नबाच्नु पारेर नजाऊ म त माया मेरो मुटुमा मेरो मुटुमा छुरा रोपेर नजाऊ मेरो मुटुमा छुरा रोपेर नजाऊ दिल तोडेर नजाऊ बरु मारेर जाऊ मर्नु न बाँच्नु पारेर नजाऊ मर्नु न बाँच्नु पारेर नजाऊ सबै सब्जेक्टको लागि म प्रिपेयर छु मायाको एक्जाम लिन्छु भने पनि ल्याउ सबै सब्जेक्टको लागि म प्रिपेयर छु छाती चिरेर छाती हेर्छौ भने मुटुभित्र तिम्रै तस्बिर कोरिएको छ त्यही मुटुमा त्यही मुटुमा त्यही मुटुमा आगो छोसेर नजाऊ त्यही मुटुमा आगो छोसेर नजाऊ दिल तोडेर नजाऊ बरु मारेर जाऊ मर्नु न बाँच्नु पारेर नजाऊ हो मर्नु न बाँच्नु पारेर नजाऊ चलचित्र पद्मिनीको यो गीत पछाडि हामी अर्को साङ्गीतिक यहाँलाई राख्दैछौँ गल्ती मेरो छैन भन्ने इथोस पानको गीतलाई रिक्वेस्ट गर्नुभएको छ विष्णु घिमिरे युईबाट र उहाँले युई तथा नेपालमा रहनुभएका सम्पूर्ण आफन्तहरूलाई यो गीत सुनाउन चाहनुभएको छ आउनुहोस् हामी पनि सुनौँ इथोस ब्यान्डको गीत गल्ती मेरो छैन विष्णु घिमिरेको रोजाइमा भनिन डाँटन तिम्रो मुटु मसँग साथ चेतना परिवर्तन सफलता योजना अनि भोगाईहरूको अनुभूतिलाई तपाईँहरू माझ लिएर आउँदै हुनुहुन्छ तपाईँहरूकै साथी त्रिलोचन कोइराला प्रवासी अनलाइन रेडियोबाट प्रसारण हुने कार्यक्रम कुराकानी सुन्न नभुल्नुहोला तपाईँहरूकै साथी त्रिलोचन कोइरालाको साथमा कार्यक्रम कुराकानी कार्यक्रम कुराकानी हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियो कार्यक्रम शुभरात्रि अझ अमर गीतहरूको सङ्गालो कार्यक्रम शुभरात्रि हरेक बुधबार युएको स्थानीय समयअनुसार राति आठ बजेदेखि नौ बजेसम्म प्रवासी अनलाइन रेडियोमा सङ्कल्पको साथमा सुन्न नभुल्नुहोला कार्यक्रम शुभरात्रि समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो

यो छोटो विश्रामपछि म फेरि पनि यहाँहरूलाई स्वागत गर्दछु कार्यक्रम प्रवासी टप टेनमा अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम प्रवासी टप टेन अबको साङ्गीतिक प्रस्तुति हामी यहाँहरूलाई प्रस्तुत गर्दैछौँ शिव परिवारको स्वरमा रहेको गीत कथाले मागेपछि यस गीतलाई रिक्वेस्ट गर्नुभएको छ अम्बिका भण्डारीले दुबई युएबाट उहाँले स्पेसली यो गीत गीता पानी तथा देश विदेशमा रहने सम्पूर्ण आफन्तहरूलाई सुनाउन भएको छ खल खल मागे पतिमले छुँदा भए खलखल कथाले मागे गमेटिन्छ कि आजै कलकल कथाले मागेपछि गमेटिन्छ जोवनले मलाई पानी पिउने बनाएको छ तिम्रो जोवनले मलाई पानी पिउने बनाएको छ बिलाएरै जाऊ कलकल बिलाएरै जाऊ कलकल मलाई तिम्रो जरुरी छ बिरामीलाई ओखति झै मलाई तिम्रो जरुरी छ बिरामीलाई ओखति झै मलाई तिम्रो जरुरी छ बुतुक्कै पार्यौ मलाई पल पल बुतुक्कै पार्यौ मलाई पल पल ओ बुतुक्कै पार्यौ मलाई यो मिठो गीत पछाडि फेरि पनि कार्यक्रमलाई हामी अगाडि बढाउँदैछौँ अर्को साङ्गीतिक कोसेलीबाट अबको अर्को साङ्गीतिक कोसेलीमा रहेको छ एकै पल पनि बोलको गीत नरेन्द्र प्यासीले गाउनुभएको गीतलाई रिक्वेस्ट गर्नुभएको छ खेम माङदेन युएबाट उहाँले सम्पूर्ण प्रवासी अनलाइन रेडियो सुनेर बस्नुहुने श्रोताहरू तथा स्पेसली आफ्नो श्रीमतीलाई तथा सम्पूर्ण प्रवासी अनलाइन रेडियो युनिटलाई यो गीत सुनाउन चाहनुभएको छ आउनुहोस् हामी पनि सुनौँ यो मिठो गीत एकै पल काट्न गाह्रो हो प्रिया तिमी बिना सासै फेर्न नि अप्ठ्यारो कार्यक्रम दैनिक खबर वैदेशिक रोजगार तथा प्रवासी नेपालीहरूको बारेमा आजका दैनिक पत्र पत्रिका तथा अनलाइन मिडियाहरूमा के के छापियो सुन्न नभुल्नुहोला कार्यक्रम दैनिक खबर युए समय अनुसार हरेक बिहान सात बजे तथा पुनः प्रसारण बेलुका सात बजे राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज प्रवासी अनलाइन डट कम ईश्वरप्रतिको आस्था अनि विश्वासको साथमा तपाईँको दिनलाई मङ्गलमय बनाउन प्रवासी अनलाइन रेडियोको प्रस्तुति धार्मिक कार्यक्रम युए समयअनुसार बिहान ठिक छ बजे सुन्न नभुल्नुहोला धार्मिक कार्यक्रम हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज प्रवासी अनलाइन डट कम समाचार मनोरञ्जन साहित्य खेलको सुचना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो

यो छोटो विश्रामपछि फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत छ प्रवासी अनलाइन रेडियोको कार्यक्रम प्रवासी टप टेनमा अबको अर्को साङ्गीतिक कोसेली हामीले लिएका छौँ महेश थुलुङको स्वरमा रहेको गीत नेपाली लोकगीत आकाशैमा यस गीतलाई रिक्वेस्ट गर्नुभएको छ कृष्ण भट्टराईले उहाँले यो गीत सम्पूर्ण घर परिवार तथा उहाँलाई कृष्ण भट्टराई भनेर चिन्ने सम्पूर्णलाई सुनाउन चाहनु भएको छ आउनुहोस् हामी पनि सुनौँ यो मिठो गीत आकाशैमा 该的嘛。 देशमा दिने कोही छैन आकाशैमा सिल्हो कि बेसागा दुई दिन माया लाइदिउ न के छरा दुई दिन माया लाइदिउ न के छरा दुई दिन श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम प्रवासी टप टेन यस कार्यक्रमलाई तपाईँले हरेक शुक्रबार राति युही समयअनुसार आठ बजेदेखि नौ बजेसम्म डब्लु डब्लु डब्लु डट प्रवासी अनलाइन डट कम मार्फत सुन्न सक्नुहुनेछ आउनुहोस् कार्यक्रमको अर्को प्रस्तुति यहाँलाई हामी राख्दैछौँ सुन्दै गर्नुहोला प्रवासी अनलाइन रेडियो चाहे फुटोस् तारा या फुटोस् धरती या छरोस् आकाश नै माथि चाहे तोड नाता या जोड सम्बन्ध खाली दुख्ने नै त हो यो छाती चाहे टुटोस् तराया फुटोस् धरती या छरोस् आकाशै माथि चाहे तोड नाता या जोड सम्बन्ध खाली दुख्ने नै त हो यो छाती म त पागल प्रेमी म त पागल त पागल प्रेमी म त पागल प्रेमी म त पागल प्रेमी बचाइरहन्छु जीवनभरि मात्र तिम्रै छाया बुझ्दैछ कुनै दिन तिमीले मेरो माया बचाइरहन्छु जीवनभरि मात्र तिम्रै छाया खोज्नेछु कुनै दिन तिमीले मेरो माया चाहे घर विश्वास नगर साथी अब तिमीले माथि चाहे तोड़ा नाता तारा जोड सम्बन्ध बरु गर घातमै माथि మతో పాగలు ప్రేమి మతో పాగలు ప్రేమి మతో పాగలు ప్రేమి మతో పాగలు ప్రేమి మతో ప్రేమి पानी सम्झना म साचुला भित्र रोए पनि बाहिर म हाँसुला गए पनि सम्झना म साचुला भित्र रोए पानी बाहिर म हाँसुला चाहे राति राति ए मेरो साथी भिजोस् यो सिरानी तिम्रो बाटो कुरेर एक दिन भइदिउला म खरानी ప్రేమి మత పాదాలు ప్రేమి మత పాదాలు ప్రేమి మత పాదాలు ప్రేమి మత పాదాలు ప్రేమి మత పాదాలు ప్రేమి మత పాదాలు कार्यक्रम स्पन्दन आमा त्यो आउँछ र हो बाबा त्यो आउँछ त्यो बिहानको सूर्य चाहिँ उज्यालो छर्दै आउँछ त्यसको कम्बरमा झुन्डिएको सिज जस्तै टल्कने तिमी एक हतियार देख्नेछौ त्यसैले ऊ अधर्मसँग लड्नेछ त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम स्पन्दन जीवन अस्तित्वको अपरिहार्यतामा धड्कने मुटु र त्यही मुटुको स्पन्दनसँगै निस्कने सुख र दुःखका अनुभूतिहरू प्रयोग र भोगाईहरू वास्तविकता र काल्पनिकताहरू जब कविता बनेर पोखिन्छन् अनि त्यही कविताभित्र छाया बनि लुकिरहेको हुन्छ जिन्दगीको यथार्थता कार्यक्रम स्पन्दन हरेक बिहिबार यो समय अनुसार बेलुकी आठ बजीदेखि नौ बजीसम्म तपाईँकै साथी सङ्कल्प खनालको साथमा सुन्न नभुल्नुहोला कार्यक्रम स्पन्दन हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज एकै आवाज एकै अनलाइन डट मैले माया गर्न जानी नहोला कार्यक्रम प्रवासी टप 10 उत्कृष्ट दस गीतहरूको सङ्गालो हरेक शुक्रबार राति आठ बजेदेखि नौ बजेसम्म प्रवासी अनलाइन रेडियोबाट प्रसारण हुने कार्यक्रम प्रवासी टप टेन सुन्न नभुल्नुहोस् हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियो समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज प्रवासी यो छोटो विश्रामपछि यहाँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम प्रवासी टप टेनमा आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ अन्य साङ्गीतिक प्रस्तुतिहरूबाट सुन्दै रहनुहोला प्रवासी अनलाइन रेडियो धड़की everyday hour. खै प्यारो छ मेरो कालीको आँखै प्यारो छ संसारै बोलाउने काखै प्यारो छ झिमकै हेरिरहँ चौबिस घन्टै अङ्गालो र आँखै प्यारो छ मेरे कालीको आँखै पारो छ संसारै बोलाउने काखै प्यारो छ मेरे कालीको आँखै प्यारो छ संसारै बोलाउने काखै प्यारो छ नाक समाउँदै काले भो आँखै प्यारो छ मेरी कालीको आँखै प्यारो छ संसारै बोलाउने काखै प्यारो छ मेरी कालीको आँखै प्यारो छ संसारै बोलाउने काखै प्यारो छ जुन जाउँछ हामीलाई

आदरणीय श्रोता हामी कार्यक्रमको अन्तिम अन्तिम चरणतिर आइपुगेका छौँ हाम्रो कार्यक्रम हरेक शुक्रबार राति यही समयअनुसार आठ बजेदेखि नौ बजेसम्म प्रवासी अनलाइन रेडियोको वेबसाइट डब्लु डब्लु डब्लु डट प्रवासी अनलाइन डट कम मार्फत सुन्न सक्नुहुनेछ यदि तपाईँ पनि हाम्रो कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्काइप आइडी प्रवासी रेडियोमा कल गरेर आफूलाई मन परेको गीत रिक्वेस्ट गर्न सक्नुहुन्छ साथै यहाँले इन्फो एट प्रवासी अनलाइन डट कममा इमेल गरेर आफूलाई मन परेको गीत रिक्वेस्ट गर्न सक्नुहुनेछ हवस् त फेरि पनि अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट बिदा हुन चाहन्छौँ नमस्कार love you. कार्यक्रम स्पन्दन आमा त्यो आउँछ र हो बा त्यो आउँछ त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ त्यसको कम्मरमा झुन्डिएको सिज जस्तै टल्कने तिमी एक हतियार देख्नेछौ त्यसैले ऊ अधर्मसँग लड्नेछ त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम स्पन्दन जीवन अस्तित्वको अपरिहार्यतामा धड्कने मुटु र त्यही मुटुको स्पन्दनसँगै निस्कने सुख र दुःखका अनुभूतिहरू प्रयोग र भोगाईहरू वास्तविकता र काल्पनिकताहरू जब कविता बनेर पोखिन्छन् अनि त्यही कविताभित्र छाया बनी लुकिरहेको हुन्छ जिन्दगीको यथार्थता कार्यक्रम स्पन्दन हरेक बिहिबार युए समय अनुसार बेलुकी आठ बजीदेखि नौ बजीसम्म तपाईँकै साथी सङ्कल्प खनालको साथमा सुन्न नभुल्नुहोला कार्यक्रम स्पन्दन हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी चन्द्रमाले भन्थिन् मलाई आधा रातमा रह्यो अरे मेरो चिनो रातो रुमाल आँसुले नै धोयो अरे मेरो चिनो रातो रुमाल आँसुले नि धोयो अरे तस्बिर मेरो सुस्त सुस्त कोमल हातले छोयौ अरे मध्य मध्यरातमा बाहिर निस्कि आकाशतिर हेऱ्यौ अरे रातमा बाहिर निस्कि आकाशतिर हेऱ्यौ अरे सम्झियो मलाई प्रवासी अनलाइन रेडियोको साथमा तपाईँहरूको दुःख सुखको साझा चौतारी प्रवासी लोक चौतारी म दिपक कुँवर तपाईँहरूको सहायता अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियो मैले माया गर कार्यक्रम प्रवासी टप टेन उत्कृष्ट दस गीतहरूको सङ्गालो हरेक शुक्रबार राति आठ बजेदेखि नौ बजेसम्म प्रवासी अनलाइन रेडियोबाट प्रसारण हुने कार्यक्रम प्रवासी टप टेन सुन्न नभुल्नुहोला हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियो समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो राष्ट्रीय गौरव प्रवासी नेपाली को एक आवाज प्रवासी अनलाइन डट कम